Azura. हरेक सिजन रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्सको तरङ्गमा रहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा आज पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम भिजन भेटको समय सुरु भइसकेको छ कार्यक्रमभित्र रहेर तपाईँहरूमा आज बिल्कुलै रूपमा हामी विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ जुन सामग्रीहरू कला र साहित्यभित्र पर्ने गर्छन् तपाईँसँग पनि विभिन्न कला रहेको छ तपाईँ साहित्य पारखी हुनुहुन्छ विभिन्न साहित्य सिर्जनाहरू गर्नुहुन्छ र आफूलाई एकदमै आफ्नो प्रफुल्ल आफ्नो कलाले भरिपूर्ण तपाईँ यदि हुनुहुन्छ भने तपाईँ यो कार्यक्रमको विशेष खुराकी पनि बन्न सक्नुहुनेछ र यस कार्यक्रमभित्र रहेर हामी विभिन्न व्यक्तित्वहरूलाई निम्त्याउने गर्छौँ उहाँहरूसँग कला सँगसँगै साहित्यले भरिपूर्ण हुनुहुनेछ र आजको बसाइमा मैले दिपेन्द्र गदाइलीसँग कुराकानी गर्ने जमर्को लिएको छु इलाम माई नगरपालिका नौ उहाँको घर रहेको छ बुवा देउमान गदाइली र आमा कमला गदाइलीका छोरा हुनुहुन्छ दिपेन्द्र गदाइली उहाँमा रहेको प्रतिभा के छ भने उहाँ क्यारिकेचर गर्नुहुन्छ सर्वप्रथममा धेरै व्यक्तिहरूको क्यारि क्यारिकेचर गर्नुहुन्छ नेपालमा रहेका केही प्रतिष्ठित व्यक्तिहरूको क्यारिकेचर गर्नुहुन्छ उहाँसँग क्यारिकेचर गर्ने एउटा अनौठो कला रहेको छ हुन त रेडियो भिजनबाट तपाईँले विभिन्न क्यारिकेचरका सामग्रीहरू सुन्दै आउनुभएको छ दिपेन्द्र गदाईले एउटा नयाँ व्यक्तित्व हुनुहुन्छ कक्षा नौमा पढ्नुहुन्छ एउटा सानो भाइ हुनुहुन्छ कक्षा नौमा पढ्दै हुनुहुन्छ श्री जनता माध्यमिक विद्यालय माई नगरपालिका इलाममा अध्ययनरत हुनुहुन्छ दिपेन्द्र गदाईले आज म उहाँसँग कुराकानी गर्नेछु उहाँले विभिन्न व्यक्तिहरूको क्यारिकेचर गर्नुहुनेछ उहाँहरूकै शैलीमा कुराकानी गर्नुहुनेछ र म उहाँसँग रहेर कुराकानी गर्नेछु सँगसँगै उहाँ मिठो गीत पनि गाउँछु भनेर उहाँले भन्नुभएको छ हाम्रा आम श्रोताहरूलाई उहाँले गाउनुभएको गीत पनि हामी सुनाउनेछौँ यतिखेर म दिपेन्द्र गदाइलीलाई स्वागत गर्न चाहन्छु दिपेन्द्र सर स्वागत छ तपाईँलाई कार्यक्रममा हजुर धन्यवाद हाल केमा व्यस्त हुनुहुन्छ दिपेन्द्रजी हजुर म पढि पढाइमै हुँदै पढिपढाइमा पढाइमा हुनुहुन्छ सँगसँगै क्यारिकेचर गर्नुहुन्छ है हजुर यो क्यारिकेचर चाहिँ गर्नुपर्छ आहा यो क्यारिकेचर गर्न आउँदो रहेछ भन्ने एक किसिमको आत्मबल कहिलेबाट बढाउनु भयो यो मैले धेरै पहिलेदेखि नै बढाएको म रेडियो विराटमा एउटा कार्यक्रम दिन्थ्यो फन लिमिटेड म स्कुलमा अलिकति कमेडी भएको कारणले गर्दा म क्यारिकेचरमा दिने कार्यक्रममा त्यहाँनिर जोक्स पनि भन्थ्यो र त्यो जोक जोक सिक्नको लागि मैले क्यारिकेचर पनि सुन्न थालेँ अनि जोक साथसाथै क्यारिकेचर मैले सुरुमा बाबुराम भट्टराईको क्यारिकेचर गरेको थिएँ अनि बाबुराम भट्टराईको क्यारिकेचर मैले स्कुलमा गर्दाखेरि साथीहरूको हौसला प्रेरणाहरू मिल्यो र मैले क्यारिकेचरमा अगाडि बढेँ बाबुराम भट्टराईको क्यारिकेचर गर्नुभयो साथीहरूले हौसला दिनुभयो प्रेरणा दिनुभयो त्यस पछाडि त आफूलाई पनि निकै उत्साहित बनायो है र सुनौ न बाबुराम भट्टराईलाई चाहिँ होइन हामी यतिखेर स्वागत गर्दैछौँ एउटा ठुलो कार्यक्रममा चाहिँ पुरै यहाँ व्यापक स्टेज बनाइएका छौँ एक डेढ एक के अरे एक दुई हजार चाहिँ अगाडि जनताहरू हुनुहुन्छ है बाबुराम भट्टराईले चाहिँ स्टेजमा गएर चाहिँ आफ्नो तर्फको भाषण दिँदै हुनुहुन्छ सुनौ न ल कसरी भन्नु हुँदो रहेछ ल बाबुरामजीले भन्न थाल्नु चित्रमा हामी अगाडि बढ्दैछौँ हेर्नुहोस् अब जनताहरू पब्लिकहरू पनि हुनुहुन्छ भन्ने मलाई लाग्छ अब हामी भनेको चाहिँ अब अगाडि बढ्दैछौँ अब हामीले करको दायरा पनि घटाउने प्रयत्न गर्दैछौँ भन्ने मलाई लाग्छ जनता अलिक सन्तुष्टि चाहिँ छैनन् जस्तो लाग्दैछ यो करको विषयमा भन्ने मलाई लाग्छ निकै राम्रो सुनाउनु भयो है बाबुराम भट्टराईको त साँच्चै म यहीँसँगै बाबुरामसँगै पो छु कि जस्तो महसुस मलाई भयो है तपाईँ त गीत पनि गाउनुहुन्छ है हजुर यो गीत गाउने चाहिँ प्रेरणा कहाँबाट मिल्यो अथवा त्यत्तिकै सानैदेखि गीत सङ्गीत सुन्ने क्रममा त्यत्तिकै गाउनुहुन्छ कि अलिकति स्टुडियो अथवा साङ्गीतिक माहौलमा म गीत सङ्गीत भित्रै भित्रै प्रवेश गर्छु भन्ने किसिमको त्यो तरिकाले गीत गाउनुहुन्छ कि होइन गीत एउटा इन्टरटेन्मेन्ट हो आफैलाई पनि मजा लाग्छ गाउने जस्तो तरिकाले गाउनुहुन्छ कस्तो छ तपाईँको रुचि गीतप्रति चाहिँ गीतप्रति पनि अलिक रुचि नै छ म सानोमा गीत गाउँथेँ मैले गीत गाउँदाखेरि अङ्कलहरूले अङ्कलहरू पनि गीत गाउनुहुन्थ्यो अङ्कलहरूले गीत गाउँदाखेरि चाहिँ म पनि गीत गाउँथेँ अनि अङ्कलहरू सँगसँगै गाउँदा म चाहिँ अर्कैतिर लान्थेँ अनि भाइ त तिमीले अलिक पछाडि सिक अनि गाउँ भन्नुभयो अनि मलाई त्यहाँ त्यहाँ अलिकति दुःख लाग्थ्यो क्या अङ्कलहरूसँग गाउनु नपाउँदा तर पनि म प्र्याक्टिस गरेँ सिकेँ अनि त्यहाँबाट म क्यारिकेचर पनि अनि गीतलाई पनि दुइटैलाई अँगालिरहेको छु अहिले आप नौ कक्षामा पढ्दै हुनुहुन्छ एउटा सानो विद्यार्थी हुनुहुन्छ है यतिका धेरै तिस पैँतिसजनाको क्यारिकेचर तपाईँ गर्ने सक्ने भइसक्नु भएको छ भोलिका दिनमा अझै धेरै व्यक्तिहरूको क्यारिकेचर गर्दै जानु होला किनकि यो तपाईँको प्रतिभा तपाईँसँग सीमित छ जति तपाईँले हाम्रा आममा जो जसले रेडियो भिजन सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई त थाहा भइ नै सक्यो दिपेन्द्र गदाईले साँच्चीकै एउटा प्रतिभाको धनी हुनुहुन्छ एउटा मिठो गलाको धनी हुनुहुन्छ है अन्य विभिन्न व्यक्तिहरूको मैले अघि तपाईँसँगै सोधेर पनि नाम लेखेको छु तपाईँ चाहिँ हास्य कलाकार सियालबुढा त्यसै गरी फतौरी फतौरी आमैको पनि क्यारिकेचर गर्नुहुन्छ है त्यसै गरी निर शाह दिपेन शाह लगायत अन्य धेरै हास्य कलाकारहरूको पनि क्यारिकेचर गर्नुभयो होइन गर्छु भन्नुभयो स्याल बुढाको क्यारिकेचर सुनौँ न हाम्रा आम श्रोताहरू है ज जसले यतिखेर हामीलाई सुनिराख्नु भएको छ देशभरि रहने आम श्रोताहरू ज जसले भिजन भेट सुनिरहनु भएको छ W W W dot Radio Vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा यतिखेर हामीलाई सुनिराख्नु भएको छ आम श्रोताहरूले त्यसै गरी रेडियो भिजनको मोबाइल एप्लिकेसन डाउनलोड गरेर हाम्रो पात्र मोबाइल एप्लिकेसन डाउनलोड गरेर हामीलाई सुनिराख्नु भएको छ अझ दिपेन्द्र गदाइलीलाई सुनिराख्नु भएको छ है आउनुभयो अब स्यालबुढा आउनुभयो है म स्यालबुढालाई स्वागत गर्छु के भन्नुहुन्छ है बा स्यालबा होइन कताबाट हौ आज तपाईँ त लखर लखर हिँडिरहनु भएको छ लुगा पनि यसो हिलो लागे जस्तो देखिरहेको बाटो साटो फोहोर भएर हो कि होइन कताबाट आउनुभयो तपाईँ बस अब यहाँका नेताहरूकै कस्तो कस्तो छ यहाँ बाटो चाहिँ बिग्रेर चाहिँ छैन हेर मलाई कस्तो अप्ठ्यारो भइरहेको छ बस अब यहाँनिर वृत्त उहाँबाट आएको काठमाडौँदेखि आएको बाटो खाल्टा गुडुङ रहेछ बस त्यही भएर म यहाँनिर अलिकति फोरी फोरी भइरहेको छु भन्ने स्यालबुढाको प्रस्तुति उहाँले देखाउनु भयो उहाँको सुरुवाती अवस्था एकदमै राम्रो छ उहाँले गर्न सक्नुहुन्छ भन्ने मेरो अपेक्षा हो किनकि कार्यक्रम भिजन भेटले नयाँ सर्जकलाई नयाँ पाठकलाई नयाँ प्रतिभालाई अगाडि ल्याउने कोसिसका साथ यो कार्यक्रम हामीले सुरुवात गरेका छौँ दिपेन्द्र गदाईले तपाईँको यो प्रतिभा यसै गरी अगाडि बढ्दै जाओस् हामी तपाईँलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ त्यसै गरी तपाईँ त फतौरी आमैको पनि गर्नुहुन्छ है हजुर ल एउटा डाइलग दिनुहोस् न फतौरी आमैको अब अब तिज पनि आउन लाग्यो आमै अब तिजमा त्यो पहिलाको जस्तै दर रात रातभरि दर खाएर दिनभरि पखाला चलाउने त होला नि अब होइन भनेपछि तिन माना चामलको ढकने त्यस पछाडि उता दही दुई किलो त्यहाँभन्दा बढी त खासै खानुहुन्न होला आमैले होइन र पनि तपाईँको तिज राम्रो होस् शुभकामना है त फतौरी आमैलाई पनि सम्झाइदिनु भयो है ठिक छ केपी ओली अहिलेको त प्रधानमन्त्री हुनुहुन्छ है के भन्नुहुन्छ केपी ओलीले अहिले देशको विषयमा सम्बोधन गर्नु पर्यो भने अब देशको विषयमा भन्नुपर्दाखेरि उहाँ भारतबाट चिनबाट पनि रेल ल्याउने कुरो छ अब उहाँ बतासबाट पनि बिजुली उत्पादन भइसक्यो टाप्लेचुकबाट अनि अब मैले यहाँ करको पनि विषय अगाडि बढाएको छु अब के गर्दा के गर्दा कर लाग्छ भन्ने मलाई लाग्छ धन्यवाद ठिक छ एकदमै राम्रो प्रस्तुति तपाईँको हामीले सुन्न पाइरहेका छौँ र हाम्रा आम श्रोताहरूलाई यतिखेर सुनाइरहेका छौँ कार्यक्रम भिजन भेटमा हुनुहुन्छ तपाईँले कार्यक्रमलाई हरेक मङ्गलबार राति नौ तिसदेखि दस बजेसम्म सुन्न सक्नुहुनेछ र मैले परिचय फेरि पनि गराउनु पर्ने हुन्छ तपाईँले भर्खरै मात्र हामीलाई सुन्दै हुनुहुन्छ भने दिपेन्द्र गदायली हुनुहुन्छ हामीसँग इलाम माई नगरपालिका नौ निवासी एकजना विद्यार्थी भाइ हुनुहुन्छ उहाँको प्रस्तुति उहाँको कला निकै राम्रो लागेको छ र उहाँसँगै हामी कुराकानी गरिरहेका छौँ दिपेन्द्रजी गीत पनि गाउनुहुन्छ तपाईँ है कस्ता कस्ता गीतहरू गाउन बढी रुचाउनुहुन्छ म एकदम मन सुने खालको भन्छ नि जस हृदय स्पर्शी गीतहरू तपाईँ गाउनुहुन्छ है हजुर ठिक छ तपाईँलाई एउटा मनपर्ने गीत है हाम्रा श्रोताहरूले त्यतिखेर सुनिराख्नु भएको छ दिपेन्द्र गदाइलीले गीत गाउने भनेपछि कस्तो गीत गाउँछ होला आहात भिजन भेटमा आएपछि त पक्कै मिठो गीत गाउनु पर्ने हो कतिखेर गाउन लगाउँछ होला हरिबरालले है यस्ता कुराहरू पनि खुल्दुली भइरहेको हुनसक्छ है यही समयमा यही मौका छोपेर एउटा गीत गाइदिनुहोस् न हुन्छ म टङ्का बुढा थोकी र अशोक दर्जीले गाउनु भएको गीत मन बिनाको धन ठुलो भन्ने यो गीत गाउन चाहन्छु आहा हुन्छ ल मन बिनाको धन ठुलो कि धन बिनाको मन मन बिनाको धन ठुलो कि धन बिनाको मन आकाशैमा उडी जाने ए चरी भन् दुनियाँलाई निहाल्ने त आकाश पनि भन् आकाशैमा उडी जाने हे चरी भन् दुनियाँलाई निहाल्ने त आकाश पनि भन् मन बिनाको धन ठुलो कि धन बिनाको मन मन बिनाको धन ठुलो कि धन बिनाको मन धन्यवाद अह निकै नै मिठो गीत गाउनुभयो निकै मजा लाग्यो मलाई पनि निकै राम्रो स्वर रहेछ है जति मैले सुरुमा सोचेको थिएँ त्योभन्दा राम्रो स्वर लाग्यो तपाईँको दिपेन्द्रजी बधाई छ तपाईँलाई यो स्वरले भोलिका दिनमा देश विदेश चिनाउन सफल होस् र एउटा इलामेलीको इलामको एउटा नमुना बन्न सक्नुहोस् तपाईँ है तपाईँलाई हामी शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ अनि दिपेन्द्रजी थोरै कुराकानीतर्फ अगाडि बढौँ है यसरी धेरै मान्छेहरूको चाहिँ क्यारिकेचर गर्नुहुन्छ यो कसरी सम्भव छ है अनि अब एउटा कुनै पनि पब्लिक पर्सनको चाहिँ तपाईँ क्यारिकेचर गर्नुहुन्छ कसरी सुरुवात गर्नुहुन्छ अनि उहाँको नजिक तपाईँ कसरी पर्नुहुन्छ उहाँको भोइस उहाँको आवाजसँग तपाईँ कसरी रिलेटिभ भएर त्यस्तै क्यारिकेचर गर्न सफल हुनुहुन्छ थोरै यसो सेयरिङ गरिदिनुहोस् न आफ्नो कुरा मैले यो क्यारिकेचर भनेको चाहिँ तपाईँकै कार्यक्रमबाट डामाडोलबाटै सिकेको हो हजुर मैले यो कार्यक्रम डामाडोल चाहिँ आशिष दादेखि र अजय दा होदेखि मैले सुन्दै अनि दाजुहरूले गर्नुहुने रहेछ यो चाहिँ गर्न सकिँदैन रहेछ भन्ने खालको भनेपछि अर्को एउटा खुसीको कुरा हाम्रो लागि के पनि मैले पाएँ भने एक समय रेडियो भिजनबाटै डामाडोल कार्यक्रम आउँथ्यो है त्यहीँबाट तपाईँ एउटा प्रोडक्ट बन्नुभयो उत्पादन हुनुभयो तपाईँ है आज तपाईँलाई नै यसरी हामीले रेडियो भिजनको अर्को कार्यक्रम मार्फत अतिथिको रूपमा निम्त्याउन पाउँदा यो एउटा हाम्रो लागि पनि निकै हर्षको कुरा मैले महसुस गरेँ है रेडियो भिजनले नै उत्पादन गरेको व्यक्तिलाई रेडियो भिजनमै अतिथिको रूपमा ल्याउनु भनेको एउटा रेडियो भिजनले एउटा राम्रो प्रतिभालाई चयन गरेको छ है यो हाम्रो लागि पनि खुसीको कुरा हो अनि यसरी तपाईँ अब केरिकेचर गर्नुहुन्छ अनि कार्यक्रम हुँदी अनि यसो सांस्कृतिक कार्यक्रम हुँदी अन्य बाहिरी ठाउँ हुँदै चाहिँ कतिको जानुहुन्छ कार्यक्रममा कतिको सहभागिता बन्नुहुन्छ यस्ता व्यक्तिहरूले यस्ता प्रतिभा भएका मान्छेहरूले त खोजी खोजी पब्लिकमा पुग्नुपर्ने हुन्छ कतिको जानुहुन्छ तपाईँ कस्तो छ म स्कुल नदी कार्यक्रम हुन्छ स्कुल नदी पनि मैले क्यारिकेचर गरेको छु अनि मैले स्कुल नदी पनि क्यारिकेचर गर्दैछु अनि विवाह आउँदी पनि हुन्छ नि होइन विवाह आउँदी पनि क्यारि क्यारिकेचर गर्छु भाइ राम्रो छ भन्दै हौसलाहरू पनि दिनुहुन्छ र म गीत पनि विवाह आउँदी पनि गाउँछु हो गीत गाउनुहुन्छ केचर गर्नुहुन्छ सबैको फ्यान भन्नुभएको छ है सबैले माया गर्ने व्यक्तित्व भन्नुभएको छ यस्तै गरी जति तपाईँलाई माया गर्नुहुन्छ जति तपाईँलाई रुचाउनुहुन्छ त्योभन्दा अझ बढी आफ्नो प्रस्तुति आफूले दिनुपर्ने हुन्छ है तपाईँमा पनि मेहनत गर्नुपर्ने कुराहरू अझै धेरै छन् होइन हामीले सबै कुरा सबै कहाँ सिकिया हुन्छ र है त्यही क्रममा हामी सिक्दै अगाडि बढ्नुपर्छ र सबैको मन जित्दै अगाडि बढ्नुपर्छ तपाईँको यो कलाकारिता क्षेत्रतर्फ पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ होइन अनि के छ हाम्रा आम श्रोताहरू अनि यसरी कोही क्यारिकेचर गर्न रुचाउने व्यक्तिहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ कोही क्यारिकेचर गर्ने व्यक्तिहरू हुनुहुन्छ अनि सिक्नु सिक्दै हुनुहुन्छ भने उहाँहरूलाई आफूले सिक्दै गरेकोमा निरन्तरता दिनुहोस् सफलता हो पाइन्छ एक दिन न एक दिन भन्ने आम श्रोताहरूलाई जानकारी गराउन चाहन्छु अँ ठिक छ अर्को पनि एउटा गीत गाइदिनुहुन्छ गीत अँ हजुर हुन्छ ल सम्झिनुहोस् त भइसक्यो हुन्छ म गीत गाउँछु है न है मलाई छोडी बिरानो त्यो ठाउँ मलाई छोडी नजाऊ है पप तिमीलाई लाग्ला है मलाई छोडी नजाऊ है पप तिमीलाई लाग्ला है बिरानो त्यो ठाउँमा रुँदै बस्नु पर्ला है मेरो माया सम्झेर तिमीले भिज्ला है आँसुले पछौरी बिजला है आँसुले पछौरी झुटो न मेरो माया जुन तारालाई सोध तिम्रो माया कति लाग्छ ढुकढुकीमा खोज हो तिम्रो माया कति सरी बिग्रियो ठिक छ है म तिमी आउँला पक्कै पनि निकै राम्रो गीत गाउनुभयो है तपाईँ त गलामा पनि उत्तिकै प्रतिभावान व्यक्ति हुनुहुन्छ अझै सिक्ने क्रम जारी रहोस् है हामीले कतिपय साङ्गीतिक कुराहरूलाई सुनेको भरमा मात्रै गाउने भन्दा पनि सङ्गीतभित्र हामी डुब्नुपर्छ जो एउटा गायनमा अथवा गाउनको लागि रुचि राख्छ अनि मेरो आफ्नो स्वर आम दर्शकहरूमा श्रोताहरूमा पाठकहरूमा पुर्याउँछु भन्ने जसमा लाग्छ ऊ सङ्गीतभित्र डुब्नुपर्ने हुन्छ है सङ्गीत सुनेको भरमा मात्र गाउनको लागि एक सरो गीत गाइन्छ मात्र तर सुन्ने मान्छेहरूको मन छुन सकिँदैन यो आफूले निरन्तर अभ्यास गर्ने कुरा हो र तपाईँलाई म शुभकामना कामना समेत व्यक्त गर्न चाहन्छु दिपेन्द्रजी र तपाईँको यो स्पेसल समय है इलामबाट झापा झर्नु भएको छ यो समयलाई हामीले पक्रियौँ र कार्यक्रम भिजन भेट मार्फत हाम्रा आम श्रोताहरूलाई कोसेली मार्फत आज दिपेन्द्र गदायलीलाई मैले लिएर आएँ र यसरी धेरैजना व्यक्तिहरूको क्यारिकेचर तपाईँ गर्नुहुन्छ है मैले तपाईँलाई आम श्रोताहरूलाई पनि जानकारी गराएँ स्यालबुढाको उहाँले क्यारिकेचर गरिसक्नु भएको छ फतौरी आमैलाई पनि सम्झाउनु भयो केपी ओली पनि बोलिसक्नु भएको छ रामचन्द्र पौडेल बोल्नु भएको छैन है र ठिक छ अन्तिममा रामचन्द्र पौडेल पनि हाम्रो गाउँमा आउनु भएको छ है अब विकासका क्रमहरू चलिरहेछन् स्थानीय तहहरू बनिसकेका छन् अब यो बिर्तामोड नगरपालिकामा चाहिँ आउनु भएको छ रामचन्द्र पौडेल अब यी बिर्तामोड पनि यी काहीँ कतै बाटोहरू बन्दैछन् नयाँ निर्माण भौतिक संरचनाहरू बन्दैछन् यो देखेपछि चाहिँ रामचन्द्र पौडेलले के भन्नुहुन्छ त रामचन्द्र पौडेलले अब भन्नुहुँदैछ है त छैन अब रेडियोभिजनमा आउने बाटो पनि अलिक कच्चा कच्चा रहेछ हो यो पनि बनिन्छ भन्ने मलाई लाग्छ अब हामी त पार्टीमा त छैनौँ तर तर पनि अब रामचन्द्रको तर्फबाट पनि विकास हुन्छ अब रेडियोभिजनमा आउने बाटो भन्ने मलाई लाग्छ पक्कै पनि यो तपाईँको भनाइ सँगसँगै यो बाटोको अझै संरचना मजाले बनोस् है हामी पनि यो चाहन्छौँ त्यसै गरी तपाईँ निरसाहलाई पनि यतिखेर सम्झिन मन लाग्यो निरसाह पनि तपाईँ बोल्नुहुन्छ भर्खरै मात्र निरसाहले चाहिँ एउटा फिल्म निर्माण गरेको छ अरे क्या है अब त्यो फिल्म चाहिँ कतिको मन पराउने हो श्रोताहरूले दर्शकहरूले चाहिँ मेरो फिल्म हेरिदियो मेरो फिल्म चाहिँ रुचाइदियो भनेर चाहिँ भन्दै हुनुहुन्छ क्या अब उहाँले कसरी भन्नुहुन्छ तल सुनौ त अहिलेको जमानामा मैले नयाँ फिल्म निकाल्दैछु हेर्नुहोस् बाबु तपाईँले पनि अब मैले कसरी जित्छु होला त दर्शकको मन त्यही फिल्मबाट थाहा पाउनुहुनेछ धन्यवाद ल ठिक छ तपाईँको प्रतिभा हामीले मैले त प्रत्यक्ष रूपमा देखेँ नै है हाम्रा आम श्रोताहरूले सुन्नुभयो तपाईँको यो प्रतिभा यसै गरी फलोस् फुलोस् सफलताको शिखरतर्फ अगाडि लम्किँदै जाओस् तपाईँको निरन्तर सफलताको हामी कामना व्यक्त गर्न चाहन्छौँ र स्पेसल्ली कार्यक्रम भिजन भेटको लागि समय प्रोभाइड गरिदिनु भयो तपाईँ दिपेन्द्र गदायलीजी म धन्यवाद व्यक्त गर्न चाहन्छु हुन्छ हजुर दिपेन्द्र गदाइलीसँग हामीले कुराकानी गऱ्यौँ पक्कै पनि एउटा प्रतिभाको धनी हुनुहुन्छ उहाँ क्यारिकेचर धेरै व्यक्तिहरूको क्यारिकेचर गर्नुहुन्छ त्यसै गरी निकै नै मिठो गलाको धनी पनि हुनुहुन्छ यस्ता व्यक्तिहरूको हामी खोजी गर्छौँ यस्ता व्यक्तिहरूको हामी चर्चा गर्छौँ जुन व्यक्ति भोलि देशको लागि कर्णधार बन्न सकोस् दिपेन्द्र गदाइलीलाई हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ र कार्यक्रम भिजन भेट तपाईँलाई कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि कार्यक्रमको ठेगाना हो कार्यक्रम भिजन भेट रेडियो भिजन एकानब्बे दशमलव छ megahertz Bhadrapur road Birtamod Jhapa त्यसै गरी तपाईँले प्रत्यक्ष रूपमा हामीलाई फोन गरेर पनि कार्यक्रमको बारेमा सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुनेछ शून्य तेइस पाँच पैँतालिस पाँच सय चौध र पाँच सय तेह्र हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठलाई कार्यक्रममा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम भिजन भेटको आजको यो बसाइबाट म कार्यक्रम प्रस्तोता हरि बराल पनि बिदा हुन्छु हरपल रेडियो भिजनको साथमा रहनुहोला तपाईँको साता चाहिँ एकदमै सुख अनि उल्लासमै बितोस् नमस्कार शुभरात्री